नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा सामुदायिक radio Sky radio Gulmi Ruru FM Siringa नयाँ FM Sandhikharka radio Republic Butwal radio Dhorpatan Baglung radio Pushpanjali Wami Taksar Suryodaya FM Arghakhanchi Kaligandaki FM Syangja र नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ साथै यस ओजेलका खबरका युनिटका रूपमा सहकार्य गर्दै आइरहेका एक दर्जनभन्दा बढी अनलाइनबाट पनि चौबिसै घन्टा ओजेलका खबर सुन्न सकिनेछ समग्रमा ओजेलका खबर समाजमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो जसमा अनियमितता भ्रष्टाचार समाजको विकृति विसङ्गति ओजेलमा परेका स्थान र व्यक्ति अनि हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्दछौँ हाम्रो यही यात्राको आज हामी एक सय बयासी श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीका एक लुकेका प्रतिभाले निकालेको गुल्मी गान पहिलो पटक आज ओजेलका खबरबाट प्रसारण गरिँदै र नियमित स्तम्भ जीवनको गोरेटोमा भोलि विवाह आज बलात्कार गरी प्रेमी फरार अनि प्रेमिका घरमा प्रेमी परे प्रहरी खोरमा सम्बन्धी खबर सुनाउने छौँ तबको पौनी एक घन्टा हामीसँगै रहनुहोला ओजेलका खबरको साथमा आवास गहना गृह तम्गास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गृह तम्गास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनसत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोफाइटर धर्म विश्वकर्मा एस ओजेलका खबरका साथमा एहोबे सु सेन्टर पुतली बजार तमघास गुल्मी गुल्मी विकास बैंक अगाडि हजुर छालाका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्ट्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ प्रोप्राइटर रविन्द्र धौलाकोटी मोबाइल अन्ठानब्बे चार एकात्तर शून्य चौवालिस पञ्चासी एहोबे सु सेन्टर तमघास पुतली बजार गुल्मी गुल्मी विकास बैङ्कको ठिक अगाडि विगत पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न होटल होटल एभरग्रिन अब नयाँ व्यवस्थापन सँगै तपाईँको साथमा हाम्रा विशेषताहरू इन्टरनेटको सुविधा मिटिङ हलको व्यवस्था कार जिप र बस रिजर्भको सुविधा गाडी पार्किङको सुविधा एट्याच नन एट्याच कोठाको सुविधा तातो चिसो पानीको सुविधा स्वस्थ र सफा खाना तथा आवासको सुविधा मासिक भुक्तानीको आधारमा खाना खुवाउने सुविधा पारिवारिक वातावरण भएको विवाह पार्टीको लागि समेत हामीलाई सम्झनुहोस् hotel Evergreen campus road Tamghas Gulmi phone शून्य उनासी पाँच बिस चार सय चार व्यवस्थापक निरज मरासिनी मोबाइल अन्ठानब्बे पाँच सत्तरी सत्ताइस नौ सय सतासी सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोग दाताकै आवाजमा सुनौ हेलो नमस्कार नमस्कार पहिला आफ्नो परिचय दिइदिनुहोस् मेरो छन्दबहादुर कार्की घमेर वार्ड नम्बर चार मेरो घर खाँटी पर्छ अहिले बसाई कहाँ छ बसाई मेरो अहिले साउदी अरबमा हो साउदी अरबमा क्यान्सर पीडित हुनुहुन्छ नि टुल्के सुनार भन्ने घमिरका केही सहयोग सङ्कलन गरिरहेछौँ भन्नुभएको थियो के कति सहयोग सङ्कलन भइरहेछ सबै बताइदिनुहोस् न हजुर यहाँ हामीले आफ्नो आफ्नो एरियामा जस्तै अब यहाँ बस्ने साथीहरू पनि धेरै ठुलो देश भएको नाताले छुट्टा छुट्टै एरियामा जहाँ नजिक पर्छ जुन साथीहरूसँग सम्पर्क हुन्छ आफ्नो आफ्नो एरियामा आफू आफ्नो साथीहरूले मिलेर उठाइरहेका छौँ हामीले हजुर त्यसको लागि मसँग सङ्कलन भएको नामहरू म तपाईँलाई डिटेल बताइदिन्छु है त हजुर एकमा श्री अशोक विश्वकर्मा घमेर वार्ड नम्बर तिन आर्ना टोल चौधरी एकाउन्न राजु घिमिरे घमेर दुई तेर्सा भोट चौधरी पचास श्री डम्बर बहादुर घिमिरे घमिर फोर्सा भोट चौधरी एकाउन्न श्री मोहनलाल घिमिरे घमिर दुई डिही चौधरी साठी श्री भीमबहादुर लम्साल घमिर दुई साल भोट चौधरी पचास श्री ज्ञानराज लम्साल घमिर दुई बरारुख चौधरी पचास श्री नारायण घिमिरे घमेर चार भोट सौदी रियल सात श्री एमबहादुर बिखा घमे दुई रहेका नारायण लम्सा घमे दुई चपलेटी सौदी रियल पचपन्न श्री उमेश आर्य घमिर नौ दुधिले खर्ग सौदी रियल पचपन्न श्री तुलबहादुर बिका घमिर एक माघी सौदी रियल एकाउन्न श्री प्रेमबहादुर कार्की घम दुई टिही सौदी रियल एकाउन्न श्री रुद्र नेपाली घमिरपिन कोटामुनि चौधरीयल एकाउन्न श्री लोकबहादुर परियार घमिरपिन कोटामुनि चौधरीयल पचास श्री दधिराम खत्री घमिर दुई अमिलाभोट चौधरीयल पचास श्री कुलबहादुर बुढा मगर घमिर दुई टिही चौधरीयल साठी श्री लाल प्रसाद घिमिरे घमिर चार ठाँटी चौधरीयल पचास श्री हरि पौडेल मर्पुसा बगा टोरेका चौधरीयल पचास श्री रामप्रसाद पन्थी घमिर छ दीर्घ सौदी रियाल पच्चिस श्री निलम्बर लम्साल घमिर दुई सिलादी सौदी रियाल पच्चिस श्री देवबहादुर कार्की घमिर दुई चप्लेटी सौदी रियाल पचास श्री हरिबहादुर छेत्री घमिर दुई खाल सौदी रियाल पचास श्री छन्दबहादुर कार्की घमिर चार सौदी रियल एक सौ कुल कति भयो टोटल एघार सय पन्चानब्बे रियल कति हुन्छ नेपाली तिस हजारको सेरो धेरमा हुन्छ जी हजुर हामीलाई त्यहाँ सौदीबाटै चम्पबहादुर कार्कीले झन्डै एक लाख उठ्ने देखिएको छ पहिलो चरणमा भन्नुभएको छ टुल्के सुनारका लागि होइन हजुर अरू सहयोगदाताको नामावली अर्को हप्ता प्रसारण गरौँला अहिले छुट्यौँ है त हस् हुन्छ धेरै यहाँ अब सङ्कलन गरेका त्यसमा अब हजुरको सबैको टाइम मिलाएर त्यस अनुसार गरौँला कर्मैसँग गरौँला है त हस् हस् हस् हस् धेरै धेरै धन्यवाद सहयोगका लागि हस् नमस्कार नमस्कार म हरि थापा छेत्री मेरो घर अरहाती जिल्ला अर्घातोष गाविस वार्ड नम्बर छ तिलुका सुन्तला रूपा हाल इन्डिया हरियाणा भारतदेखि सर्वप्रथम त आउँदै गरेको हिन्दू चेलीहरूको मान पर्व हरितालिका तिजको सम्पूर्ण महिला दिदीबहिनीहरूलाई अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु विशेष त आउँदै गरेको मान पर्व हरितालिका तिजको दर खाने दिनको एक भक्तिको दिन म स्वयं कि ममतामयी माताको पुण्यतिथिको अवसरमा मध्यनजर राख्दै विगत केही केही वर्षदेखि आफ्नो छुट्टै चर्चा कमाउन सफल भएको कार्यक्रम ओझेलको खबर उत्तर उत्तर प्रगतिको सम्बन्धितको लागि यस ओझेलको खबरको कोषमा माता मनकला थापा छेत्रीको नाममा पाँच हजार पचपन्न रुपियाँ सहयोग गर्दै यस कोषको स्टा थप्ने काम गर्न चाहन्छु अन्त्यमा यस कार्यक्रम ओझेलका खबरका सञ्चालक प्रेम सुनारलाई खबरहरूलाई यसरी नै निरन्तरताको दिन आग्रह गर्दै आगामी दिनहरूमा पनि यस्तै गर्नुहुनेछ भन्ने यहाँबाट बिदा चाहन्छु हस्त नमस्कार धेरै धेरै धन्यवाद छ हरि थापा छेत्री जी तपाईँ भारतमा रहेर पनि धेरैजनालाई सहयोग गर्नुभएको छ र यता ओजेल खबरको कोषलाई पनि आमा मनकला थापा छेत्रीको स्मृतिमा जुन कोष स्थापना गरिदिनु भएको छ त्यो कोष स्थापना गरेर कार्यक्रम यस्तो बनोस् भन्ने जुन अपेक्षा राख्नुहोस् हामी त्यस्तै बनाउने कोसिस गर्नेछौँ र हाम्रो पनि तपाईँलाई धेरै धेरै शुभकामना अनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ ओजेल खबर सुन्दै जानुहोला बिल्कुल सर यहाँ छु हस् धन्यवाद धन्यवाद हेलो नमस्कार हजुर नमस्कार यहाँको परिचय मेरो नाम रमेश कण्डेल मेरो ठेगाना भन्नुपर्दा मेरो जन्म बागलुङ काँडेबस गाविस पोचुवा वार्ड नम्बर तिनमा भएको र स्थायी बसोबास गाँडेकोट नवलपरासीमा छ र हाल म जापानमा कार्यरत छु यहाँले वामिकी बेलिकला गौतमलाई सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो के कति सहयोग गर्दै हुनुहुन्छ हजुर मैले सहयोग गर्छु भन्ने भावनाले चाहिँ मैले यहाँ भएका दाजुभाइहरूसँग चाहिँ केही रकम जम्मा गरेको छु कति सहयोग गर्दै हुनुहुन्छ जापानी एन अठार हजार सहयोग गर्ने अरू साथीहरूको नाम बताइदिनुहोस् न म आफैले चाहिँ दुई हजार एन सहयोग गरेको छु ज्ञान प्रसाद कणे इस्माइल काँडीबाज हाल जापानमा हुनुहुन्छ उहाँ पनि दुई हजार एनसाइड गर्नुभएको छ हजुर थोम केसी उहाँ पनि हाल जापान हुनुहुन्छ काँडीबाज पचुवा नै हुनुहुन्छ दुई हजार एनसाइड गर्नुभएको छ कर्ण घिमिरे ग्वालिचोर दाँचोर भन्नेबाट चाहिँ उहाँ जापानमै हुनुहुन्छ उहाँहरूले पनि दुई हजार एनसाइड गर्नुभएको छ विष्णु प्रसाद भट्टराई आँपचोर इन्द्रगौडाबाट उहाँ हाल जापानमै हुनुहुन्छ दुई हजार एनसाइड गर्नुभएको छ तोरण गैरे गल्फोट हटिया ठाना उहाँ अहिले जापानमै हुनुहुन्छ दुई हजार एनसाइड गर्नुभएको छ भोजराज अर्याल गुल्मी आमचोर इन्द्रगौडाबाट उहाँ पनि जापानमै हुनुहुन्छ टुगेदर सहयोग गर्नुभएको छ कृष्ण प्रसाद रिजाल बागलुङ रिजाल चोक उहाँ पनि जापानमै कार्यरत हुनुहुन्छ उहाँले पनि दुई हजार सहयोग गर्नुभएको छ र ध्रुव कणेल काँडेवास पचुवा हाल जापानमै हुनुहुन्छ उहाँले पनि दुई हजार एन सहयोग गरेर जम्मा जम्मी मसँग अठार हजार एन जम्मा भएको छ अनि यो रकम चाहिँ पठाइदिइसक्नुभयो कि पठाउन बाँकी छ मैले पठाइदिइसकेको छैन पठाउन बाँकी छ मैले यहाँको खाता नम्बर चाहिँ मैले कतैबाट चाहिँ पाएको छैन खाता नम्बर चाहिँ नेपालबाट पठाइदिनु भयो भने चाहिँ मैले यो रकम चाहिँ म तुरुन्तै राखिदिन चाहन्छु यो कुरा उहाँहरूले सुनिराख्नु भएको छ पक्कै पनि हामी विश्व सम्पर्क मञ्चका कोषाध्यक्ष वैकुण्ठ रायमाझीलाई आग्रह गर्दछौँ कि उहाँलाई तत्काल यो बेलिकला गौतमको खाता उपलब्ध गराइदिन आग्रह गर्दछौँ सहयोगका लागि धेरै धेरै धन्यवाद रमेश कणेलजी हजुर हुन्छ हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद तथा साथै अजेलका खबर पनि धेरै धेरै धन्यवाद हस् धन्यवाद हस् हुन्छ म हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ओजेलका खबरको बढ्दो लोकप्रियतालाई मध्यनजर गरी आज विमोचन गरिएको गुल्मी गानलाई त्यसका रचिएता गुल्मी बलेटक्सर तिनका नारद गौतमले पहिला ओजेलका खबरमा प्रसारण गराएर मात्र अन्य रेडियोमा दिने निर्णय गरे अनुसार आज सगौरव ओजेलका खबरले उक्त गान पहिलो पटक सुनाउँदैछ रचिएता गौतमसँग बिचबिचमा कुराकानीका साथ सुनाउ कस्तो छ त गुल्मी गान बलिको हो वरदान गौरव गर्ने संस्कृति सा गौरवशाली Sun. तपाईँलाई हार्दिक स्वागत छ धन्यवाद यति मिठो गीत तपाईँले लेख्नुभयो र सङ्गीत पनि भर्नुभयो यसका गायक गायिकाहरू को हुन् यो गीत लेख्न र चाहिँ सङ्गीतबद्ध गर्नको लागि मलाई चार दिनसम्म लाग्यो पहिलो कुरा अनि मैले गुल्मीको उत्थान गर्ने साथसाथै गुल्मीमा भएका चाहिँ लुकेर रहेका बाल बालबालिकाहरू प्रतिभाहरूलाई अगाडि ल्याउने भन्ने उद्देश्य राखेर ध्रुव गेवाली प्लस अम्बिका गेवाली जो श्रृङ्गेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् ती विद्यार्थीहरूसँग गला छ त्यसरी मैले यो स्वर राख्नलाई उनीहरूलाई मैले दिएको हो यसरी मैले यसलाई अगाडि ल्याएको छु कति वर्षको हुनुभयो तपाईँ अहिले म अहिले साठीमा चल्दैछु साठीमा चल्दै हुनुहुन्छ तपाईँ पहिला कुन पेसा गर्दै हुनुहुन्थ्यो म शिक्षण पेसामा थिएँ पाँच वर्ष त म नासु भएर पनि काम गरेँ पछि तिस वर्षमा म शिक्षक भनेर काम गरेँ कुन विद्यालयमा जनबोध उच्च माध्यमिक विद्यालय रानीवासमा छु म र म त्यस विद्यालयको संस्थापक पनि हो र यो गीत रच्ने प्रेरणा कसरी आयो मसँग लामो अनुभव छ र मैले सोचे विश्वका दर्शनीय स्थलहरू मध्ये नेपाल पनि गणनीयमा पर्छ र यहाँ ऐतिहासिक सांस्कृतिक प्राकृतिक कलाकृतिको दृष्टिकोणले विविध वस्तुहरू पनि छन् ती मध्ये गुल्मी पनि एउटा हो र नेपालमा पर्यटकहरूलाई बढी भन्दा बढी भित्राउनको लागि अहिले यी मिडियाहरूको यी गीत र सङ्गीतको अनि दृश्यहरूको ठुलो भूमिका रहेको पाइएको छ त्यस त्यसैले मैले नेपालमा पर्यटकहरू बढीभन्दा बढी भित्रलाई पनि यो गीतले मद्दत गरोस् अनि हाम्रो गुलिङमा गरेका जुन ऐतिहासिक सांस्कृतिक धार्मिक प्राकृतिक स्थलहरू छन् तिनलाई उजागर गर्नमा पनि मैले केही भूमिका खेल्नुपर्छ भन्ने मलाई यस्तो लागेर मैले यो गीतको रचना गरेको यो गीत जति मिठो छ जुन जुन ठाउँको चिनारी गराइएको छ ती ठाउँहरूलाई दृश्यमा उतार्नका लागि आर्थिक स्रोत केही छ कि छैन बडो राम्रो प्रश्न गर्नुभयो म अलमलिएको अल्जीको चाहिँ विषय नै वास्तवमा यही नै हो यो मैले गीतले सङ्केत गरेका शब्द शब्दहरूमा धेरै भाव छ धेरै इतिहास छ हजुर धेरै विषयवस्तुहरू लुकेर बसेका छन् तिनलाई चित्रको माध्यमबाट पहिले त्यसरी पनि लैजाने अनि पछि अहिले त यो नेटमा फेसबुक हेरिन्छ अनि त्यो अर्को एउटा यस्तो पनि छ जसमा चाहिँ विभिन्न डकुमेन्टहरू पनि हेर्न सकिने खालको त्यो व्यवस्था छ त्यसैले यिनी गीतले छोएका ठाउँहरूलाई ठाउँहरूका डकुमेन्ट पनि बनाउने र यतापट्टि गीतले दृश्य पनि प्रस्तुत गर्छ उता डकुमेन्टले पनि पुरा खोलिदिन्छ यसरी जानको लागि चाहिँ मसँग बिल्कुलै अभाव छ पैसाको अत्यन्तै कमी छ मसँग र यही गीतलाई मैले अडियो गर्नको लागि पनि जीविसबाट मलाई सहयोग भएको छ वा त्यो संस्थाप्रति र एलडिओ हरिप्रसाद गेवालीप्रति म आभारी पनि छु हरिप्रसाद गेवालीको कार्यकालमा यो गीत बन्यो उहाँले कति रकम छुट्याउनु भएको थियो उहाँले यस गीतको लागि तिस हजार रकम छुट्याउनु भयो र कमसेकम मलाई अगाडि बढ्नको लागि द्वार खोलिदिनु भयो एउटा वातावरण बनाउनलाई चाहिँ सहज भूमिका उहाँले निर्वाह गरिदिनु भयो यसको लागि चाहिँ ऐतिहासिक धन्यवादका पात्र हुनुहुन्छ मलाई यस्तो लाग्छ यो गीतभन्दा बाहेक अरू के के लेख्नु भएको छ मान्छे परिस्थितिको दास हुँदो रहेछ मसँग करिब करिब अठारवटा साहित्यिक कृतिहरू छन् जसलाई मैले पाठकको हातमा लैजान सकेको छैन अनि गीतकै पक्षमा हामी चाहिँ कुरा गर्न लागेको हुनाले मसँग पसिनाका बाफहरू भन्ने एउटा गीत सङ्ग्रह छ जसमा मेरा करिब करिब तिसवटा गीतहरू स्वयं सङ्गीतबद्ध छ यहाँहरूले सुन्नुभयो भनेदेखि मलाई लाग्छ ती प्रिय नै होला जस्तो लाग्छ यसरी मसँग साहित्यिक कृतिहरू पनि अलिकति छन् अनि यसरी गीत सङ्ग्रह पनि एउटा छ भनेपछि आर्थिक अभाव नै हो यहाँलाई मलाई त अब नडाँटेर भन्नुपर्दाखेरि आर्थिक अभावले मलाई पिसालेकै हो हजुर अन्यथा मैले अलिकति केही गरिसक्थेँ होला यसरी यो कार्यक्रममा मैले सम्पर्क राख्नुको चाहिँ मतलब पनि के हो भने कमसेकम हामीले आफ्नो जिल्लाको लागि कुन क्षेत्रबाट के गर्न सक्छौँ कसैले कसैलाई टेवा दिएर चाहिँ जिल्लाको पहिचान बाहिर जान्छ कि कसैले स्वयं गर्न सक्छौँ कि तन मन धनले विभिन्न ढङ्गले हामीले चाहिँ काम गर्न सक्ने अवस्था रहन्छन् त्यसैले मैले एउटा लेखनको माध्यमबाट सङ्गीतको माध्यमबाट वाद्यवादनको माध्यमबाट अनि यो कलाको क्षेत्रमा चाहिँ अन्य सहयोगीहरूलाई जुटाएर म यसरी सहयोग पुर्याउने पक्षमा छु भने त मैले गर्न खोजेको जुन गुल्मी गान हाम्रो अभियानलाई सफल पार्नको लागि अन्य यो गुलीबाट र सिङ्गो देश नेपालबाटै विभिन्न बाहिर विभिन्न देशहरूमा बस्नुभएका जति पनि हामी नेपाली दाजुभाइहरू हुनुहुन्छ उहाँहरूले पक्कै पनि यो कार्यक्रम सुनिसकेपछि थोरै धेरै शीत उभाएर घैला भरिन्छ भने जस्तो थोरै थोरै पनि यो संस्थाले निर्धारण गरेको चाहिँ जुन अङ्क हुन्छ शीर्षक हुन्छ त्यसमा राखिदिनु हो भनेदेखि म आभारी पनि हुने थिएँ र म आफ्नो कार्यक्रमलाई अगाडि बढाउने थिएँ मेरो अपेक्षा यही नै हो